बुलबुल एउटा इरानी चरा बुलबुल मान्छेलाई मान्छेबाटै खतरा देखिन्छ मान्छेलाई मान्छेबाटै खतरा देखिन्छ सबैको मन हेर्छु कठै अधमरा देखिन्छ हरेक कुरामा बाँधिन्छ यो कस्तो जिन्दगी हरेक कुरामा बाँधिन्छ यो कस्तो जिन्दगी बरु स्वतन्त्र त ऊ त्यो उड्ने चरा देखिन्छ सबैको मन हेर्छु कठै अधमरा देखिन्छ उजाड बनायो मेरो दिलको बस्ती पनि उजाड बनायो मेरो दिलको बस्ती पनि तिम्रो मन त अचेल हराभरा देखिन्छ सबैको मन हेर्छु कठै अधमरा देखिन्छ कसैको अगाडि तपाईँ सानो बन्नुहोस् त कसैको अगाडि तपाईँ सानो बन्नुहोस् त अनि रमिता देखिन्छ नखरा देखिन्छ सबैको मन हेर्छु कठै अधमरा देखिन्छ खाडीमा चर्को घाम र बालुवा मात्रै छ खाडीमा चर्को घाम र बालुवा मात्रै छ मेरो देशमा पहरा देखिन्छ छहरा देखिन्छ मान्छेलाई मान्छेबाटै खतरा देखिन्छ सबैको मन हेर्छु कठै अधमरा देखिन्छ गजलकार दीपक आचार्य जलनको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले वाचन गरेँ दीपक आचार्य जलनको अचानोमा दिल गजल संग्रह लिएर आइपुगेको छु यसभित्रका उत्कृष्ट गजलहरूको वाचन सँगसँगै सुमधुर नेपाली गजलहरू सांगीतिक गजलहरू सुनाउनेछु सधैँ मुटु रेट्ने आरी हामीतिरै आउँछ पीरहरूको भारी हामीतिरै आउँछ ईश्वरले सुन्दरता नारीमाथि खनाएछन् ईश्वरले सुन्दरता नारीमाथि खनाएछन् काम नलाग्ने दारी हामीतिरै आउँछ पीरहरूको भारी हामीतिरै आउँछ हामीले नबोलाए पनि बाढी र भूकम्प हामीले नबोलाए पनि बाढी र भूकम्प सधैँ बनेर आज्ञाकारी हामीतिरै आउँछ पीरहरूको भारी हामीतिरै आउँछ कस्तो छ यो समाज जे गर्दा पनि दोष कस्तो छ यो समाज जे गर्दा पनि दोष सोच्दा हुन् नारी हामीतिरै आउँछ पीरहरूको भारी हामीतिरै आउँछ सधैँ धनी मुस्कुराउँछन् महलमा बसेर सधैँ धनी मुस्कुराउँछन् महलमा बसेर किन आँसुको सवारी हामीतिरै आउँछ सधैँ मुटु रेट्ने हारी हामीतिरै आउँछ पीरहरूको भारी हामीतिरै आउँछ दीपक आचार्य जलनका यी र यस्तै गजलहरू आजको बुलबुलमा प्रस्तुत गर्छु म सुरुवात गर्दैछु बुलबुलमा सांगीतिक गजल केशव पौडेलको स्वरमा यो गजल देखिन्नौ आज भोलि बसाई पुसाइ زندگیوتی میرو زندگی پوجوتی کتری چروتی انت کتری बेच्न धरा पुछल्नु पर्छ मायाको मन्जिल भेट्न धरा पुछल्नु पर्छ देखेर भिर अगाडि देखेर भिर अगाडि त्यसै त्यसै डऱ्यो कि त्यसै त्यसै झै पर्खिरहेछ आँसु पिएर आँसुक अझै पर्खिरहेछ आँसु पिएर आँसुक आँसु पिए आँसु पिएर आँसुको अझै पर्खे रहेछ सच्चा पुजारीमा सच्चा अन्याय अन्यायको गर्यो कि अन्यायको गर्यो कसै पुग्छ भेटु न भेटु सोचे जस्तो जिन्दगानी न तिम्रो न मेरो सोचे जस्तो जिन्दगानी न तिम्रो न मेरो यो बग्ने खोलाको पानी न तिम्रो न मेरो सहनु कति छ कति भोग्नु कति छ कति सहनु कति छ कति भोग्नु कति छ कति यहाँ पीडा रहित कहानी न तिम्रो न मेरो यो बग्ने खोलाको पानी न तिम्रो न मेरो दुई वचन सबैसँग मिठो बोलिदिए दुई वचन सबैसँग मिठो बोलिदिए केही खेर जाने न तिम्रो न मेरो यो बग्ने खोलाको पानी न तिम्रो न मेरो जे छ त्यसमै जलन चलाऊ गुजारा जे छ त्यसैमा जलन चलाऊ गुजारा यहाँ प्रशस्त आम्दानी न तिम्रो न मेरो सोचे जस्तो जिन्दगानी न तिम्रो न मेरो यो बग्ने खोलाको पानी न तिम्रो न मेरो दीपक आचार्य जलनको अचानोमा दिलभित्र संग्रहित गजलहरू आज म सुनाइरहेको छु दुई हजार त्रिहत्तर कार्तिकमा पहिलो संस्करण उहाँको पुस्तक प्रकाशित भएको हो र उहाँको पुस्तकमा धेरैको भूमिका छ दीपक आचार्य जलनले आफ्नै कुरा लेख्नु भएको छ त्यसै गरी वसन्त पुन मगरको शुभकामना छ त्यसै गरी अमित राई विश्व साहित्य नेपाली साहित्य महासङ्घ कुवेत शाखाबाट शुभकामना दिनुहुन्छ कोवलपुर बाँकेबाट मानन्द ढकालको शुभकामना छ त्यसै गरी मध्यपश्चिम सेवा समाज कुवेतका अध्यक्ष गणेश रावतको शुभकामना छ खगेन्द्र गिरी कोपिलाको बाँकेबाट शुभकामना छ पुष्प अधिकारी अञ्जलीको गजल गृह भरतपुर चितवनबाट पनि शुभकामना छ यो पुस्तकमा र नेपाली राजदूतावास कुवेतबाट पनि शुभकामना दिइएको छ र यस पुस्तकमा ज्ञानुवाकर पौडेलले भूमिका लेखिदिनु भएको छ यसै पुस्तकका गजलहरू सुन्दै आज हामी साङ्गीतिक नेपाली गजलहरू पनि सुनिरहेका छौँ अचानकमा दिलबाट अब अर्को एउटा गजल वाचन गर्छु मनको धरातल कहिलेकाहीँ उचाइमा पुग्छ मनको धरातल कहिलेकाहीँ उचाइमा पुग्छ र जिन्दगी खाली समयको पर्खाइमा पुग्छ सचेत रहनुहोला आमाहरू ख्याल गर्नुहोला सचेत रहनुहोला आमाहरू ख्याल गर्नुहोला प्राय केटाकेटीको नजर सलाइमा पुग्छ र जिन्दगी खाली समयको पर्खाइमा पुग्छ गहिरो तिम्रो तिलस्मी आँखाको जवाफ गहिरो तिम्रो तिलस्मी आँखाको जवाफ बुझिन्न हरकोही झन गहिराईमा पुग्छ र जिन्दगी खाली समयको पर्खाइमा पुग्छ तिमी प्रेमीका छातीमा राखेर ममता बिर्सन्छौ तिमी प्रेमीका छातीमा राखेर ममता बिर्सन्छौ तर सधैँ मेरो ध्यान आमाको रोजाइमा पुग्छ मनको धरातल कहिलेकाहीँ उचाइमा पुग्छ र जिन्दगी खाली समयको पर्खाइमा पुग्छ दीपक आचार्य जलनको गजल वाचनसँगै अब एउटा साङ्गीतिक गजल राख्छु म निशा देसारको स्वरमा शक्ति न म तिमी बिना चरा बुलबुल एउटा इरानी चरा बुलबुल बाँचुन्जेल जिन्दगी मृत्युको डरमा जान्छ बाँचुन्जेल जिन्दगी मृत्युको डरमा जान्छ जाने बेला भने सुटुक्कै पलभरमा जान्छ मिठो खाने अनि राम्रो लगाउने सपना पनि मिठो खाने अनि राम्रो लगाउने सपना पनि हामी गरिबहरूको रहरै रहरमा जान्छ जाने बेला भने सुटुक्कै पलभरमा जान्छ निष्कर्ष निस्कियो लोग्ने मान्छेको आँखा निष्कर्ष निस्कियो लोग्ने मान्छेको आँखा प्राय अनुहार छाती र कम्मरमा जान्छ जाने बेला भने सुटुक्कै पलभरमा जान्छ जब म तिमीलाई हेर्छु तब तिम्रो तस्विर जब म तिमीलाई हेर्छु तब तिम्रो तस्विर सिधै यो मुटुमा जान्छ नजरमा जान्छ जाने बेला भने सुटुक्कै पलभरमा जान्छ बाढीमा आमा गुमाएको छोरा अझै पनि बाढीमा आमा गुमाएको छोरा अझै पनि आमा खोज्दै नदीमा जान्छ बगरमा जान्छ बाँचुन्जेल जिन्दगी मृत्युको डरमा जान्छ जाने बेला भने सुटुक्कै पलभरमा जान्छ दीपक आचार्य जलनको पुस्तक अचानोमा दिलका गजलहरू हामी सुनिरहेका छौँ वाचन गरिरहेका छौँ यसै पुस्तकको अन्त्यतिर गजल लेख्ने तरिका भनेर गजल लेख्ने तरिका पनि सिकाइएको छ अचानोमा दिलभित्रको उनासत्तरीौँ नम्बरको अर्को एउटा गजल छ झुटो बोल्छौ सत्यमाथि ताला लगाउँछौ झुटो बोल्छौ सत्यमाथि ताला लगाउँछौ लगाउन त तिमी रुद्राक्षको माला लगाउँछौ सुकिला कपडामा भद्र बलाद्मी देखिन्छौ सुकिला कपडामा भद्र बलाद्मी देखिन्छौ चस्माभित्रबाट नजर भने काला लगाउँछौ लगाउन त तिमी रुद्राक्षको माला लगाउँछौ मुखमा चिल्लो घस्छौ साह्रै मिठो कुरा गर्छौ मुखमा चिल्लो घस्छौ साह्रै मिठो कुरा गर्छौ तर पिठ्यौमा दुश्मन जस्तै भाला लगाउँछौ लगाउन त तिमी रुद्राक्षको माला लगाउँछौ पुग्यौ सर्वोच्च पदमा अब हेर्नु छ देशलाई पुग्यौ सर्वोच्च पदमा अब हेर्नु छ देशलाई तिमी उकाला लगाउँछौ या ओराला लगाउँछौ झुटो बोल्छौ सत्यमाथि ताला लगाउँछौ लगाउन त तिमी रुद्राक्षको माला लगाउँछौ अब अर्को एउटा साङ्गीतिक गजलको बेला भएको छ सजल न्यौपानेको स्वर रवि प्राञ्जलको शब्द र किरण श्रेष्ठको संगीतमा किन खानु झुटो पर्छ जानु झुठो कसम رسے جس سے گاری پہلا بھیرس جست گا छोड़ी धुरीबाट कराउँछ बुबा भन्नुहुन्थ्यो पाप धुरीबाट कराउँछ बुबा भन्नुहुन्थ्यो सत्य धर्मले सिकाउँछ बुबा भन्नुहुन्थ्यो ख्याल गरे छोरा यो समयले मान्छेलाई ख्याल गरे छोरा यो समयले मान्छेलाई फनफनी गुमाउँछ बुबा भन्नुहुन्थ्यो सत्य धर्मले सिकाउँछ बुबा भन्नुहुन्थ्यो यो धरतीमा मान्छेले जस्तो कर्म गर्छ यो धरतीमा मान्छेले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ बुबा भन्नुहुन्थ्यो सत्य धर्मले सिकाउँछ बुबा भन्नुहुन्थ्यो फेसन र नक्कलले अब आउने पुस्तालाई फेसन र नक्कलले अब आउने पुस्तालाई खुब मनै लगाउँछ बुबा भन्नुहुन्थ्यो सत्य धर्मले सिकाउँछ बुबा भन्नुहुन्थ्यो खास आफ्नो मान्छे त्यो हो सधैँ चिनिराख्नु खास आफ्नो मान्छे त्यो हो सधैँ चिनिराख्नु जसले आपतमा सघाउँछ बुबा भन्नुहुन्थ्यो पाप धुरीबाट कराउँछ बुबा भन्नुहुन्थ्यो सत्य धर्मले सिकाउँछ बुबा भन्नुहुन्थ्यो मैले फेरि पनि दीपक आचार्य जलनको अचानोमा दिलभित्र संग्रहित यो गजल वाचन गरे समयका कारणले अब अर्को एउटा साङ्गीतिक गजलतर्फ लागिहाल्छु राजसागरको स्वरमा जति चले तीर सबै यही छातीले टेक्दैन কাটিলে ছেড়ে जति चले तिर सबै छातीले छेक्दै आए ए छातीले छेक्दै आए ए छातीले छेक्दै आए एउटा फुल टिप्नलाई एउटा फुल टिप्नलाई का फूल टिप्न नाई सयौँ खाँडा आए एउटा फुल टिप्न नाई सयौँ खाँडा आए जति चले तिर सबै आमा देउतालाई फुले पूजा गरे जस्तै मन्दिरमा देउतालाई मन्दिरमा देउतालाई फुलले पूजा गरे जस्तै जहाँ तिम्रो तस्बिर देखे دل پیز آئے جہاں تمہروں تصویر دیکھے کیا دل پہ دے آئے جب چلے تیر سبئی के भने मैले फर्कदा बाटो कतै बिर्सिन्छु कि भने मैले फर्कदा बाटो कतै बिर्सिन्छु कि भने मैले जहाँ जहाँ पुगे त्यहाँ पुगे त्यहाँ पुगे त्यहाँ तिम्रो नाम लेख्दै जहाँ जहाँ पुगे त्यहाँ तिम्रो नाम लिँदै आए जति चले तिर सबै हवस् त यिनै सुमधुर नेपाली साङ्गीतिक गजलहरू र रात्रि प्रस्तुति बुलबुलमा अचानोमा दिलभित्र वाचन गरिएका गजलहरू दीपक आचार्य जलनको यिनै वाचनहरू सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब विदा हुन्छौं उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे जाँदा जाँदै अचानोमा दिलमा संग्रहित पहिलो गजल वाचन गरेर शुभरात्रि भन्छौं कसैको आँखामा जिन्दगीको तस्विर भेटिन्छ कसैको आँखामा जिन्दगीको तस्विर भेटिन्छ मैले देखेको दुनियाँमा तिम्रो पनि त पीर भेटिन्छ लेख्नेले क्या गजब लेखेर पठाएछ धरतीमा पनि लेख्ने लेख्या गजब लेखेर पठाएछ धरतीमा पनि अचानोमा दिल भेटिन्छ काँडामा शरीर भेटिन्छ मैले देखेको दुनियाँमा तिम्रो पनि त पीर भेटिन्छ कायल भएका छन् कोही घायल भएका छन् कायल भएका छन् कोही घायल भएका छन् अचेल त मित्र सुन्दरीको आँखामा तीर भेटिन्छ मैले देखेको दुनियाँमा तिम्रो पनि त पीर भेटिन्छ दुश्मनका लागि सदैव बाघ बने इतिहास बनाए दुश्मनका लागि सदैव बाघ बने इतिहास बनाए वीरगाथामा पुर्खाहरूको ठाडो शिर भेटिन्छ मैले देखेको दुनियाँमा तिम्रो पनि त पीर भेटिन्छ म फर्किन्छु मेरो देश तिमी मलाई जवाफ देऊ म फर्किन्छु म फर्किन्छु मेरो देश तिमी मलाई जवाफ देऊ कि मेरो योग्यता अनुसारको कुनै जागिर भेटिन्छ कसैको आँखामा जिन्दगीको तस्बिर भेटिन्छ मैले देखेको दुनियाँमा तिम्रो पनि त पीर भेटिन्छ रानी चरा बुलबुल